बस्छौँ कहिलेकाहीँ यी भावनाहरू यी यादहरू यी सम्झनाहरू यति धेरै हुन्छन् कि हामी व्यक्त गर्न खोज्छौँ शब्दमा हाम्रो आफ्नो मान्छेसँग तर भौगोलिक विविधताहरूका कारणले गर्दा भौगोलिक परिस्थिति जुन टाढा बनाएको छ हामीलाई एकअर्काबाट ती भौगोलिक दूरीहरूको कारणले गर्दा हामी हाम्रो मान्छेलाई शब्दमा ती भावनाहरू बयान गर्न सक्दैनौँ तर कहिलेकाहीँ यस्तो पनि हुन्छ जब तपाईँको साथमा कार्यक्रम मुटुदेखि मुटुसम्म हुन्छ अवश्य पनि जब तपाईँका ती भावनाहरू तपाईँको आफ्नो मान्छेसम्म पुग्दैन पुग्दैन पुग्न सक्दैन त्यस्तो बेला कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको साथमा हुन्छ चन्द्र तपाईँको साथमा हुन्छ अनि एउटा यात्रा सुरु हुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्मको नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम मोटोदेखि मोटोसम्ममा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज र W W W dot radio server dot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 म पोस्ट भने गर्दैछु एकैछिनमा तपाईँका कमेन्टहरू पनि आउनेछन् तपाईँका एसएमएसहरू आउने क्रम जारी छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ त्यस पछाडि यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि हो गया है प्यार तुमसे तुम से एक बार फिर से बोलो अब क्या करें बोलो क्या करें हो गया है प्यार तुमसे तुम से एक बार फिर से बोलो अब क्या करें बोलो क्या करें हो गया हे प्यार तुसे यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर म तपाईँका एसएमएस र कमेन्टहरू पढ्न गइरहेको छु एसएमएस गर्ने तरिका पुनः एकपटक मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्नुभयो भने तपाईँको म्यासेजहरू हामी पढ्नेछौँ यतिखेर तपाईँका म्यासेजहरू छन् थुप्रै साथीहरूले म्यासेज गरिरहनु भएको छ म्यासेज गर्नुभएको छ एउटा सुरुमा लेख्नुहुन्छ खेत भयो नि किसानलाई आलिकै चिन्ता किन खेत भइने किसानलाई आलिकै चिन्ता किन फल लागोस् या नलागोस् बालीकै चिन्ता किन खेत भइने किसानलाई आलिकै चिन्ता किन फल लागोस् या नलागोस् बालीकै चिन्ता किन कोइलीलाई के को धन्दा घरज्वाइँलाई खानकै धन्दा भने झैँ कोहीलाई के धन्दा घरज्वाइँलाई खानकै धन्दा भने झैँ घरवाली भैनी भेनालाई सालीकै चिन्ता किन चिन्ता किन लेख्नु भएको रहेछ आहा चिन्ता किन खेत भयो नि आली किसानलाई आलिकै चिन्ता किन फल लागोस् या नलागोस् बालीकै चिन्ता किन घरवाली भयो नि भेनालाई सालीकै चिन्ता किन वा एकदमै राम्रो भावना लेख्नु भएको छ लेख्नुभएको हो आहा दर्शन दादा भाउजू दुबैजनालाई हृदयभरिको मिठो सम्झना आहा ह्यान्डसम प्रिन्सेसलाई पनि मेरो ह्यान्डसम प्रिन्सेसलाई पनि मुटुभरिको चोखो माया अनि अटुट सम्झना छ ओके दादा good night have a sweet dream भन्नुभएको छ कल्पना कुसुमजीले पुरानो सदरमुकामबाट बहिनीलाई धेरै धेरै धन्यवाद छ तपाईँको सन्देशको लागि आगामी दिन पनि तपाईँको यस्तै सन्देशको हामी अपेक्षा गर्छौँ यो निकै नै राम्रो मुक्तक सहितको भावना राख्यौँ हामीले तपाईँको कल्पना कुसुमजीले पठाउनु भएको थियो अर्को एसएमएस लिँदैछु म हेलो दादा how are you me Roshni Bal from किसेडी दादा आजको सन्देश भन्नुपर्दा माई अर्ल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ कमेन्ट मैले कमेन्ट गर्नका लागि म्यासेज गर्नका लागि मैले पोस्ट गरिसकेको छु W W W dot Facebook dot com slash radio server पेजमा अधेर फेरि कालो रात भन्ने मुटुदेखि मुटुसम्मको एउटा पोस्ट छ त्यो पोस्टमा तपाईँ म्यासेज रिया कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो मिरोस नेबल फ्रम किसेडी दादा जुन मान्छे मसँग मसँग नबोली नबोली हट्ने फ्रेन्डलाई I love you okay good night दा भन्नुभएको छ थ्याङ्क सो मच मैले अलिअलि गलत पढेको भएँ सरी अघि मैले कल्पनाजीको <laughs> एउटा कुरा पनि भन्न बिर्सेछु साँच्चै नै मलाई पनि कहिलेकाहीँ चाहिँ अचम्म चाहिँ के लाग्छ भन्दा भेनालाई सालीको किन चिन्ता लाग्छ <laughs> यो कुरा चाहिँ मैले अघि नै उठाउन खोजेको थिएँ तर साथीहरूको एसएमएस आएपछि मैले त्यो कुरालाई चाहिँ छोडेँ हाम्रो गाउँ समाजमा कस्तो पनि छ भने गीतै पनि छ उकाली होस् या ओह्राली होस् ससुराली मेउटी साली होस् यस्तै खालको अरू पनि केही छ तर मैले पुरै चाहिँ जानिनँ बुझिनँ र भेनाजुहरूलाई सालीको अलिकता केयर पनि बढी हुन्छ माया पनि बढी हुन्छ हुन त भेना र सालीको बिचमा जति पनि कुराहरू चल्छन् ती सबै कुरा नराम्रा हुन्छन् अनैतिक मात्र हुन्छन् भन्ने पनि होइन भेनाले सालीलाई गर्ने माया आफ्नो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 मेरो सबै साथीहरूलाई love you and miss you so much भन्न चाहन्छु म मोबाइल घरमै छोडेर काठमाडौँमा गएकोले साथीहरू भन्नुभएको छ सायद साथीहरूसँग कन्ट्याक्ट गर्न पाइनँ भन्नुभयो होला यति मात्र आयो साथी हेटौँडा कमानेबाट निरजजी काठमाडौँमा हुनुहुन्छ होला सायद थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तो एसएमएस आओस् साथीहरूले पनि तपाईँको दुःख बुझ्नुहुनेछ निरजजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ एचआरएस लेखिसकेपछि एउटा खाली ठाउँ छोडेर यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुनेछ अँध्यारो रातमा आफ्नो मान्छेको धेरै याद आउँछ के लेखौँ कस्तो लेखौँ आफ्नो मान्छेले कल गर्दै पनि हुन्थ्यो एसएमएस गर्दै पनि हुन्थ्यो हामी यही कुरा कुरेर बस्छौँ र तपाईँको कुराइको यो पर्खाइको घडी मुठीदेखि मुठीसम्मले पनि समाप्त गर्न सक्नेछ यही अपेक्षा गर्छु यतिखेर तपाईँले गर्नुभएका कमेन्टहरू लिँदैछु कमेन्ट गर्नुभएको छ तामाङ आशिषजीले हाई दाजु इस्मी तामाङ आशिष हेटौँडा अठारबाट एन्ड उही कान्छी मोटीलाई धेरै मिस गर्दैछु भन्नु भन्नु है मोटुसम्म पुग्नेसम्म भन्नु है दाजु ओके बाई भन्नुभएको छ तपाईँको मुटीको मुटुसम्म पुग्ने गरी आशिषजी मेरो आवाजमा तपाईँको सन्देश पुगिसकेको छ सुनिरहनु भएको होला सायद उहाँले अहिले हेर्नुहोस् है तपाईँलाई एसएमएस पनि आउँछ फोन पनि आउँछ यो चाहिँ मेरो विश्वास हो ग्यारेन्टी लिन चाहिँ अलिक गाह्रो हुन्छ मलाई तर माया गर्नेहरूको मामलामा चाहिँ मलाई ग्यारेन्टी लिन पनि मन लाग्छ यदि तपाईँहरू एकअर्कालाई माया गर्नुहुन्छ भने एकअर्काको केयर पनि त्यत्तिकै गर्नुहुन्छ तर कहिलेकाहीँ ओभर केयरिङ चाहिँ नगर्नुहोला विशेष गरी दाजुभाइहरूलाई मेरो सल्लाह आफ्नो मान्छे आफ्नो मायाले कस्तो चाहन्छ आफूबाट त्यो पनि याद गर्नुहोला कोही आफ्नो मान्छे हुन्छन् कि तपाईँले उहाँलाई तपाईँको हो भनेर दुनियाँले चिनाउने आँट तपाईँसँग होस् समाजलाई चिनाउने आँट तपाईँसँग होस् तर कोही आफ्नो मान्छे यस्तो हुनुहुन्छ कि सकेसम्म हाम्रो सम्बन्धको बारेमा समाजलाई थाहा नहोस् समाजको अगाडि हामी साथी साथी मात्रै जस्तै देखिन पाऊँ तर हामी माया त एकअर्कालाई गर्छौँ यस्तो भावना राख्ने साथीहरू पनि हुन्छन् त्यसैले जे होस् आफूले अलिकता ध्यान चाहिँ दिनुपर्छ ओभर केयरिङ चाहिँ नगर्नु होला यो सन्देश तपाईँलाई अर्को ओभर केयरिङ गऱ्यो भने के हुन्छ भनेर सोध्नुभयो भने चाहिँ त्यो चाहिँ म पछि भनौँला <laughs> यतिखेर अर्को कमेन्ट गर्नुभएको छ डे क्विन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 लिन्छु म एसएमएस गर्नुभएको छ एसएमएस मैले निरजजीको पढिसकेको थिएँ अर्को गर्नुभएको छ दादा म बिमला बल फ्रम एचआइडीबाट दादा यो माया भन्ने चिज कस्तो एकछिन छुटेर बस्न पनि गाह्रो हुँदो रहेछ उहाँको यादले धेरै सताउँदो रहेछ किन दादा भन्नुभएको छ बिमलाजी माया भन्ने चिजै यस्तो हो यो चिज भन्ने कि निर्जीव भनौँ भने निर्जीव पनि होइन सजीव भनौँ भने सजीव पनि भन्न नमिल्ने ठ्याक्कै मायालाई वस्तु या चिज भन्न पनि नमिल्ने नजिक हुँदाखेरि पनि थोरै रिसराग झगडा पर्छ माया गर्ने मान्छेहरूलाई थाहा छ सायद तपाईँ यसो एनालाइसिस गरेर हेर्नुहोस् आफैले आफैलाई महसुस गरेर हेर्नुहोस् तपाईँको कतिको झगडा पर्छ आफ्नो मान्छेसँग ठुलो झगडा पऱ्यो भने चाहिँ त्यो अलिक घातक हुन्छ सानो सानो झगडा चाहिँ यस्ता हुन्छन् कि अझ माया बढाइदिन्छ कहिलेकाहीँ तपाईँ रिसाउने कहिलेकाहीँ तपाईँको आफ्नो माया मायालु रिसाउने फकाउँदाखेरिको मजा नै छुट्टै होइन <laughs> मलाई चाहिँ यस्तो लाग्छ फेरि चन्द्र एकवरो बोलिरहन्छ चन्द्रले आफूले जे सोच्छ त्यो मात्रै भन्छ भन्ने सोच्नु होला फेरि हुन चाहिँ मान्छेले आफूले महसुस गरेको कुरा नै भने म पनि महसुस गर्छु कहिलेकाहीँ आफ्नो मान्छेसँग रिसाइरहेको हुन्छु किनकिन अटोमेटिक रिसाउन आउँछ ऊ पनि कहिलेकाहीँ मसँग रिसाइरहेको हुन्छ यस्तो यस्तो गर्दा गर्दै माया अझ गाढा हुँदै जान्छ तर एउटा कुरा चाहिँ तपाईँले भुल्नै नहुने कुरा के छ भने सानो सानो कुराहरूको पनि ठुलो महत्त्व हुन्छ मायामा तपाईँले एक दिन जिस्केर भनिदिनु भयो आफ्नो मान्छेलाई मन दुख्ने गरी भनिदिनु भयो तर तपाईँले त्यो जिस्कनु मात्रै भएको हो भने पनि त्यस्तो कदापि नगर्नुहोला तपाईँले जिस्किएर पनि आफ्नो मान्छेको मुटु दुखाउने काम चाहिँ नगर्नुहोला यो आग्रह तपाईँलाई बिमलाजीको केसमा यो कुरा मैले सोधेँ यादमा बस्न धेरै गाह्रो हुन्छ धेरै सताउँछ यादले मायाको यो उदाहरण हो मायाको यो लक्षण हो तपाईँ पर्ने छैन बिमलाजी माया गर्ने मान्छेलाई यस्तो अवश्य हुन्छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी स्वस्ति लामा फ्रम लाल झाडी मेरो मनको कुरा भन्नुपर्दा मेरो मनभित्र रहन सफल यसलाई मिसी अलर्ट भनिदिनु होला दादा ओके गुड नाइट भन्नुभएको छ यसजी तपाईँलाई धेरै सम्झनु भएको छ है त तपाईँलाई यो जानकारी स्वस्तिजीकोबाट तर्फबाट थ्याङ्क सो मच स्वस्तिजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मि रिया शर्मा चितवन चन्द्र दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु रियाजी टाढाबाट सम्झिनु भएको छ खुसी लाग्छ चितवनमा रहेर हाम्रो आवाज कस्तो सुनिरहनु भएको छ सुटुक्क भन्नु होला है त मलाई मात्र भन्नुभयो भने हुन्छ म खुसी हुन्छु लेख्नु भएको छ मायामा किन विश्वास हुँदैन मायामा किन विश्वास हुँदैन हो माया गर्छु बाबुलाई बट बाबुले बुझ्नै हुन्न लभ यु सन्तोष भन्न चाहन्छु भन्नुभएको छ सन्तोषजीले पनि सुनिरहनु भएको होला यो मायामा विश्वास विश्वासको कुरा आउने बित्तिकै विश्वास भन्ने शब्द नै ठुलो भारी एकदमै कर्तव्यले पुरा गर्नुपर्ने यो एउटा के भन्ने महसुस भन्ने कि आत्मबोध कर्तव्यबोध भन्ने विश्वास मायामा हुन्छ नहुने होइन तर कहिलेकाहीँ हाम्रो माया यस्तो रूपमा बाहिर निस्किन्छ कि त्यो रूपलाई हामी ईर्ष्या भन्ने कि विश्वासघात विश्वास नगरेको भन्ने अचम्म हुन्छ तपाईँ कसैले माया गर्नुहुन्छ अनि कहिलेकाहीँ यस्तो हुन्छ कि मलाई मलाई माया गर्ने मान्छेले अरू कसैसँग पो माया गरिदिने हो कि मलाई छोड्ने हो कि ए अब लाउन के हुने हो जिन्दगीमा भन्ने जस्तो लाग्छ हामीलाई त्यो चाहिँ त्यस्तो चाहिँ दुईवटा अर्थमा लिन्छु म चाहिँ एउटा चाहिँ नेगेटिभ सोच नै हो अर्को चाहिँ त्यो नेगेटिभ सोच होइन मान्छेलाई तपाईँले ब्याचलर फर्स्ट इयरमा मैले थोरै पढेको कुरा तपाईँलाई सेयर गरेँ ब्याचलर फर्स्ट इयरमा तपाईँले मेजर इङ्ग्लिसहरू लिएर पढ्नुभयो आर्ट्समा भने तपाईँले एउटा पढ्नुहुन्छ फियर अफ लस भन्ने माया त्यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले कसैलाई माया गर्छौँ तर पनि हामीले त्यो मान्छेलाई गुमाउँछौँ कि भन्ने डर चाहिँ मनमा सदैव रहिरहन्छ त्यसलाई शङ्का नभनौँ विश्वास नलागेको नभनौँ त्यो चाहिँ मान्छेले आफूले माया गर्ने मान्छेलाई गुमाउँछु कि भन्ने डर चाहिँ सदैव मनमा हुन्छ यो बुझौँ त्यसैले यो मायामा विश्वास किन हुँदैन भन्नुभएको छ चितवनबाट रियाजी त्यो विश्वास नभएको भन्दा पनि कतै आफूले माया गर्ने मान्छेलाई गुमाउँछु भन्ने भावना पो हो कि यो चाहिँ हामीले छुट्याउन सक्नुपर्छ तर कहिलेकाहीँ विश्वास नै नहुने मायामा चाहिँ हामीले त्यति धेरै विश्वास पनि गर्नु हुँदैन किन भन्दा विश्वासको डुङ्गा डुबेपछि मान्छेको जीवन त्यत्तिकै डुब्छ यो चाहिँ ध्रुव सत्य कुरा हो थ्याङ्क सो मच रियाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ विज्ञान थापा मगर्जीले ठेगाना चाहिँ एसआइडीबाट हेलो दादा हाउ आर यु मरेको लास हुँ म गल्न मात्र बाँकी छ मरेको लास हुँ गल्न मात्र बाँकी छ चितामा चढिसकेको लास हुँ बल्न मात्र बाँकी छ भन्नुभएको छ योभन्दा उता पनि केही लेख्नु भएको थियो होला एसएमएस यति मात्र आयो विज्ञान चाहिँ किन यति धेरै चिन्ता किन यति धेरै पीडा चन्द्रले यो भनिरहँदाखेरि मेरो मनको पीडा मलाई थाहा छ नि भन्नुहोला तर हो मनमा पीडा पर्छ तपाईँ सदैव मनमा यही दुःखको कुरा लिएर चाहिँ नबस्नुहोस् कहिलेकाहीँ तपाईँलाई मनमा पीडा भयो भने रुन मन लाग्यो भने रुनुहोस् दिल खोलेर रुनुहोस् आवाज निकालेर रुनुहोस् यति रुनुहोस् कि भोलिपल्ट तपाईँले रुन नपरोस् मनमा गुम्साएर राख्यो भने डिप्रेसन हुन्छ डिप्रेसन भएपछि हामीमा आत्मबल घट्दै जान्छ डिप्रेसनकै स्वीकार भएर पनि बाहिर निस्किसकेको एउटा मान्छे आज तपाईँको माझमा बोलिरहेको छ म त्यसैले डिप्रेसनमा जानुभन्दा अगाडि नै तपाईँले मनका आवेगहरूलाई निकालिदिनुहोस् लेख्नुहोस् गजल लेख्नुहोस् मुक्तक सेयर गर्नुहोस् हामीसँग तपाईँले त्यस्तो गर्नुभयो भने तपाईँको पीडाहरू कम हुन्छ तपाईँको भावना मात्रै हो कि साँच्चै नै पीडा नै हो यो चाहिँ मैले छुट्याउन सकिनँ जे होस् तपाईँ चिन्ता नगर्नुहोला धेरै चिन्तामा नबस्नुहोला विज्ञानजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सुभाष राई मेरो घर फापरबारे हो तर म अहिले चाहिँ हेटौँडा अर्थोपेडिक हस्पिटलमा छु मेरो घरमा भएको मेरो छोरोलाई धेरै मिस गरेको छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँ त्यहाँ बिरामीको रूपमा हुनुहुन्छ या कामदारको रूपमा काम गर्दै हुनुहुन्छ भने राम्ररी काम गर्नुहोला बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना तपाईँको छोराले पनि सुनिरहनु भएको होला सुभाषजी कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँलाई तपाईँले जति माया गर्नुभएको छ छोरालाई त्यति नै माया तपाईँको छोराले पनि तपाईँलाई गर्नुहुनेछ हुन त छोरा मान्छेको जा परिस्थितिले आमा बुवाबाट टाढा बनाउँछ परिस्थितिले गर्दा नै आमा बुवाको सपना आमा बुवाको खुसी देख्ने चाहना गर्दा गर्दै छोरा मान्छे बाध्यताले पनि टाढा हुनुपर्छ कमाउनको लागि बाहिर हिँड्नुपर्छ परिवार हेर्नका लागि भए पनि कमाउनको लागि घर छोडेर बाहिर बस्नुपर्छ त्यस्तो भए पनि तपाईँप्रति तपाईँको छोराको माया सधैँ रहेरहोस् यही कामना तपाईँको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म रोसी रोजी लेख्नु भएको छ सायद आरओएसआई लेख्नु भएको छ रोजी सुवेदी न्यौपाने फ्रम हेटौँडा पाँच मेरो एसएमएसमाई जान हस्बेन्ड uh, भुवनको लागि अहिले कतारमा बस्नुहुन्छ आई मिस यु भन्न चाहन्छु यो माया पनि लेख्नु भएको छ त्यस पछाडि चाहिँ उहाँको यति मात्र आयो भुवनजीले पनि यो कार्यक्रम सुनिरहनु भएको होला बरु रोजीजी एकचोटि भनिदिनु होला W W W dot radio server dot com dot एनपीबाट मैले तपाईँको लागि सन्देश पठाएको छु भनेर भनिदिनु होला है त तपाईँलाई यो जानकारी थ्याङ्क यू सो मच उहाँको माया तपाईँलाई सधैँ बनाओस् रोजीजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि यतिखेर तपाईँको अर्को कमेन्ट लिन चाहन्छु म एसएमएस गर्दै गर्नु होला कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले लेख्नुहुन्छ तिम्रो माया पाउँछु भन्ने आशामा लेखिरहने लेखिरहे तिम्रो नाम हृदयको पानामा विपनामा त बोल्दिनौ तिमी मसँग घरिघरि जिस्काउन किन आइरहन्छौ सपनीमा भन्नुभएको छ नि दादा यो माया भन्ने शब्द कस्तो हो कस्तो बुझ्नै सकिनँ मन त मेरो ड्रिम गर्ललाई आहा आहा मन त मेरो ड्रिम गर्ललाई माया गरिरहन्छु बट न त उसले न त उसलाई पाउन सक्छु न त भुल्न नै जे होस् मायाको यो सन्तोषको माया भए होस् नभए नहोस् एनिवे दादा म Santosh Nagarkoti from Hatiya and all फ्रेन्डलाई मिस यु भन्दै छुटिन्छु आजलाई good night take care bye miss you दादा भन्नुभएको छ सन्तोषजी माया पाउनु मात्रै पनि होइन फेरि माया पाउनु होइन म मेरो मायालाई सफल पार्छु भनेर आज गुमाउनै पर्छ मैले मेरो मायालाई भन्ने पनि होइन सकेसम्म प्राप्त गरौँ आफ्नो मायालाई प्राप्त गर्नु हरेकको चाहना हुन्छ आफ्नो मान्छेलाई आफ्नो बनाउने चाहना कसको हुँदैन होइन र तपाईँको पनि थियो होला र छ होला पनि जे होस् तपाईँले माया गरिरहनु भएको छ पाउन सक्दिनँ भन्नुभएको छ सायद त्यसको ब्याकग्राउन्ड पछाडि कथा अर्कै होला त्यो तपाईँ सक्नुहुन्छ भने बितेका पलहरूमा पठाउन सक्नुहुन्छ बिहिबार तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ बसन्ती घिसिङजीले हेलो दादा यो चिसो चिसो मौसमको न्यानो न्यानो अभिवादन मे बसन्ती घिसिङ भैँसे छ खिचडीबाट मेरो एसएमएस विशेष गरी राज थकरको मिस गरिरहेको छु भन्नुभएको छ राजीले पनि तपाईँलाई धेरै मिस गरिरहनु भएको होला थ्याङ्क यू सो मच बसन्तीजी तपाईँको यो कमेन्टको लागि तपाईँको कमेन्टहरू र तपाईँको एसएमएस आउने क्रम जारी छ आज एसएमएस चाहिँ अलिक कम आइरहेको छ मैले जम्मा जम्मी बिसवटा मात्र एसएमएस पढेको छु आज आज के भयो साथीहरूले कम सुन्नु भएको हो कि जस्तो पनि लाग्यो अथवा के अरू होला तर कमेन्टहरू आइरहेका छन् जे होस् तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर अर्को पनि कमेन्ट छ कमेन्ट गर्नुभएको छ नम्रता तामाङजीले hi bro it's me Namrata from Bhainse सातबाट भन्नुभएको छ चोखो माया गर्दा गर्दै शङ्का गर्छौ किन चोखो माया गर्दा गर्दै शङ्का गर्छौ किन मनमा माया भर्दा भर्दै शङ्का गर्छौ किन आहा लेख्नुहुन्छ चोखो माया गर्दा गर्दै <laughs> शङ्का गर्छौ किन मनमा माया भर्दा भर्दै शङ्का गर्छौ किन जिन्दगीको बाटो एकदमै लामो छ भन्छन् जिन्दगीको बाटो एकदमै लामो छ भन्छन् तपाईँकै भर पर्दै शङ्का गर्छौ किन तपाईँकै भर पर्दा शङ्का गर्छौ किन चोखो माया गर्दा गर्दै शङ्का गर्छौ किन स्पेसली फ्रम माई हट हटी कान्छा मनिक दे love you and miss you please trust me I always waiting for you and take care bye a sweet dream भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि मनिकजी रेडियो सुनिरहनु भएको होला अलिक शङ्का गर्नुभयो क्या हो जस्तो लाग्यो धेरै शङ्का नगर्नु होला नम्रताजीले तपाईँलाई धेरै माया गर्नुहुन्छ भावनाबाट बुझ्छु नम्रताजीले तपाईँलाई कति माया गर्नुहुन्छ मलाई थाहा छ त्यसैले त उहाँ यस्ता कुराहरू लेख्नुहुन्छ मनमा माया भर्दा भर्दै शङ्का गर्छौ किन चोखो माया गर्दा गर्दै शङ्का गर्छौ किन चोखो माया गर्नेहरूलाई शङ्का चाहिँ गर्नु हुँदैन मणिकजीले पनि यो सन्देश पाइसक्नु भएको छ नम्रताजी ढुक्क हुनुहोस् उहाँले तपाईँलाई माया गर्नुहुन्छ एकछिनमा फोन पनि आउन सक्छ मेरो आवाज उहाँले सुनिरहनु भएको छ भने यो चाहिँ मेरो विश्वास यतिखेर अर्को कमेन्ट गर्नुभएको छ चाम्लिङ अनिस राईजीले लेख्नुहुन्छ हेलो गुड इभिनिङ एन्ड नमस्ते मि चाम्लिङ अनिस फ्रम इलाम को लक्ष्मीपुर हाल चाहिँ सात समुद्र पारीको देश मलेसियाबाट आज सम्झनु पर्दा डियर सुजित्रा तिमीलाई तिमीलाई तिमीले मलाई तिमीले मलाई माया नगर नगरे पनि म तिमीलाई धेरै माया गर्छु तिमीलाई तिमीले कहिले पनि मेरो भावना बुझेनौ तिमीले मलाई अह तिमीलाई मैले यति धेरै माया गर्दा अह तिमीलाई मैले यति धेरै माया गर्थेँ के केमा थियो उहाँले अलि लेख्नु भएको छ अलि अशुद्ध लेख्नुभयो कि जस्तो लाग्यो अरू कुरा पनि लेख्नु भएको छ पनि गर्न सक्दिनँ तर तिमीले त मलाई छोडेर गयो तर पनि मलाई कुनै गुनासो छैन तिमी जहाँ भए पनि जस्तो भए पनि सधैँभरि खुसी हुनु तिम्रो आँखामा कहिले पनि आँसु नआओस् तिम्रो आँखामा आँसु आयो भने पीडा बनाइ हुन्छ त्यसैले तिम्रो त्यो आँसुलाई सम्हाले समातेर सम्हालेर राख्नु जीवनको कुनै मोडमा दुःख पायो भने सम्झ उही तिम्रो अभागी दुखी अनिस भन्नुभएको छ अनिसजी धेरै कुरा लेख्ने जमरको गर्नुभएको छ केही कुरा मैले सायद बुझिनँ होला तर स्पष्ट छ तपाईँको भावना कसैले तपाईँले छोडेर जानुभएको छ तपाईँ अझै माया गर्नुहुन्छ उहाँलाई यथार्थ के हो मलाई पनि थाहा छैन सायद उहाँले पनि तपाईँलाई माया गर्नुहुन्छ होला जे होस् तपाईँको माया सकेसम्म सफल होस् म कामना गर्छु सफल हुन नसके पनि तपाईँले उहाँलाई प्राप्त गर्न नसके पनि सफल भएन मेरो माया भनेर नसोच्नुहोस् तपाईँ सदैव उहाँलाई माया गरिरहनु भएको छ तपाईँको लागि त्यो नै सबैभन्दा ठुलो माया हो यो सन्देश तपाईँको थियो थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अनुज तामाङ थोकरजीले हाई दादा सन्चै हुनुहुन्छ यो जाडो मौसमको न्यानो माया ल मे अनु तामाङ हेटौँडाबाट पदमपुखरीबाट my message my hardly all फ्रेन्डलाई मिस यु लभ यु बिर्सेको छैन है सम्झिरहेको छु सबैलाई and love you my heart good night bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मदन मिजारजीले लेख्नुहुन्छ कल गर्दा गर्दै पैसा सकियो मोबाइलमा खल्ती छामे खाली रहेछ ए कल गर्दा गर्दै पैसा सकियो मोबाइलमा खल्ती छामे खाली रहेछ फेसबुक खोली फोटो हेरेँ चिल्ली चिल्ली काली रहेछ ओहो मुक्तकै हो जस्तो लाग्यो कल गर्दा गर्दै पैसा सकियो मोबाइलमा खल्ती छामे खाली रहेछ फेसबुक खोली फोटो हेरेँ चिल्ली चिल्ली काली रहेछ मन्द मुस्कान कालो मुहार सिउँदो चाहिँ खाली रहेछ डेटिङ जाँदा चिन्जान भएको आफ्नै दाइको साली रहेछ वाह वाह दाइको साली भएपछि त नि <laughs> मदनजी थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि एकदमै राम्रो कुरा लेख्नु भएको छ दाईको साली भन्नुभएको छ साँच्चै सालीलाई देखेर लेख्नुभयो कि जस्तो पनि लाग्यो थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ कलमी बेबी भन्नुभएको छ कलमी मेबी भन्नुभएको छ दाजुलाई चिसो मौसममा तातो तातो नमस्ते है ब्रो के छ कस्तो छ तपाईँको हालखबर एन्ड मिसेसलाई भन्नुभएको छ हामी दुवैजना एकदमै ठिक छौँ अनि तपाईँहरू दुवैजनालाई कस्तो छ अलि धेरै भयो है कुराकानी नभएको किन हो त्यस्तो खाना खानुभयो त भन्नुभएको छ अलि व्यस्त हुन्छु त्यही भएर आज मैले अनलाइनमा त्यति आउनु पाउँदिनँ त्यही भएर मात्र कहिलेकाहीँ आउँछु त्यो बेला तपाईँलाई भेटिदिनु हेर्नुहोस् न खाना भइसकेको छ तपाईँको पनि भयो होला म बिच रोडबाट तपाईँले चिन्नु भइसक्नुभयो होला मेबी मेरो रियल नेम चाहिँ कार्साङ हो कार्साङ हो भन्नुभएको छ कार्साङ हो है दाजु प्यारे प्यारे प्यारी त सुतिसकियो दाजु भए पनि love you love you love you मात्र भन्छु है भन्नुभएको छ नजिकै हुनुहुन्छ भोलि बिहान पनि आई लभ यु भन्नुहोस् सधैँ आई लभ यु भन्नुहोस् सधैँ माया गर्नुहोस् तपाईँलाई यो <laughs> आफ्नो मान्छेलाई जहिले माया गरे पनि भएको होइन र एकछिन एकछिन दाजु गुड नाइट पनि त तपाईँ अनि तपाईँको मेसेजलाई पनि भन्नुभएको छ हामी दुवैजनाको तर्फबाट तपाईँलाई पनि धेरै माया सम्झना सदैव खुसी रहनुहोला तपाईँहरूलाई यही शुभकामना अर्को कमेन्ट गर्नुभएको छ तान्जन तामाङजीले हाई चन्द्र ब्रो आरामै हुनुहुन्छ अनि तपाईँको चाहिँ साली छ कि छैन भन्नुभएको छ <laughs> तान्जनजीले फेरि सोधिहाल्नुभएको छ साली छ भने उसँग धेरै घुलमिल अनि कुरा नगर्न है फेरि घरवालीको तपाईँमा हेर्ने नजर बदलिएला ओके बाई गुड नाइट भन्नुभएको छ तान्जनजी अब <laughs> आफ्नै साली मेरो ठ्याक्कै मेरो आफ्नै मान्छेको चाहिँ आफ्नै बहिनी चाहिँ हुनुहुन्न तर सालीहरू चाहिँ हुनुहुन्छ किन भन्दा उहाँको ठुलो ठुलो बुवाको छोरीहरू पनि हुनुहुन्छ त्यसै गरी केही सालीहरू हुनुहुन्छ मसँग फेसबुकमा पनि कुरा गर्नुहुन्छ जे होस् उहाँलाई दिदी ज जसले भन्नुहुन्छ उहाँहरू सबै मेरो साली पनि पर्नु हुने भयो होइन र तान्जुनजीको चाहिँ सालीहरू धेरै हुनुहुन्छ जस्तो लाग्यो <laughs> हुनु हुनुहुन्छ भन्दाखेरि फेरि चन्द्रले त मेरो बिहानै भयो भन्दा नै क्या भन्नु होला हुनेवाला भन्नु खोजेको तान्जेनजी थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि रेडियो सुनिरहनु भएको होला खुसी लाग्यो यस्तै रमाइलो रमाइलो कुराहरू आइरहन्छ अब समय चाहिँ सक्यो नौ बजेर त्रिपन्न मिनट गयो तपाईँका कमेन्टहरू बाँकी छन् अझै एसएमएसहरू पनि बाँकी छन् कि जस्तो लाग्यो र तपाईँका कमेन्टहरूलाई म सकेसम्म नाम मात्रै भए पनि सबै पढ्ने कोसिस गर्छु अब भने कमेन्ट र एसएमएस नगर्नु होला के एसएमएसहरू छन् म पढिहाल्छु दुईवटा हेलो दादा खाना खानु भयो त म पदमपोखरीबाट निरु तेतुङ मेरो अल फ्रेन्ड फ्यामिली एन्ड हजुरलाई मिस यु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच निरुजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ it's me Srijana Moktan from Padam Pokhari मेरो आजको सन्देश भन्नुपर्दा उही मलेसियामा हुनुहुने माई हट भन्नुभएको छ यति मात्र एसएमएस आयो उहाँको हटलाई मिस यु भन्नुभयो होला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ मैले एसएमएस बन्द गरेँ अब भने तपाईँको कमेन्ट गर्नुहुने साथीहरूको नाम र सकेसम्म तपाईँको एसएमएस पनि म्यासेज पनि पढ्ने कोसिस गर्दैछु सकेसम्म तर के गर्ने अब भ्याउँदिनँ कि जस्तो पनि लाग्यो युनिसाजीले लेख्नु भएको रहेछ miss you all of my love lovely मामु एन्ड बाबा प्यारिसिस एन्ड ब्रोलाई good night specially for you दाजु एनी टाइम मिस यु भन्नुभएको छ थ्याङ्क सो मच मैले पनि तपाईँलाई सम्झिरहेको छु लेख्नुहुन्छ मेरो स्विट हार्ट कान्छो मनिषलाई आई लभ यु भन्छु ल दादा uh, चिसो चिसो मौसममा आफ्नो केयर गर्नु भन्छु उसैको कान्छो यो निसा भन्नुभएको छ थ्याङ्क सो मच अरू कमेन्टहरू पनि छन् बबिता मोक्तानजीले पनि कमेन्ट गर्नुभएको थियो तपाईँको कमेन्टहरू राख्न सकिनँ म एकचोटि युनिसाजीले दाइ हाम्रो एसएमएस किन आउँदैन हो भन्नुभएको रहेछ एसएमएस आउनुपर्ने मैले प्राप्त भएको जति चाहिँ सबै पढेको छु है युनिसाजी अन्तै गयो कि जस्तो लाग्यो अब भने तपाईँका कमेन्टहरू लिन सक्दिनँ म नाम सर र पढ्दैछु युनिसाजीले गर्नुभएको छ थ्याङ्क सो मच अविरल आँसु स्याङतानजीले गर्नुभएको छ कमेन्ट थ्याङ्क सो मच हाउडे केटो मजीले कमेन्ट गर्नुभएको छ त्यसै गरी राज थोकर तामाङजीले कमेन्ट गर्नुभएको छ बबिता मुक्तानजीले कमेन्ट गर्नुभएको छ अवि लिम्बुजीले कमेन्ट गर्नुभएको छ देवेन किशोर अन्जानजीले कमेन्ट गर्नुभएको छ रूपा मगरजीले कमेन्ट गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अन्य साथीहरू हुनुहुन्छ मैले नाम लेख्न नाम लिन पो छुटेँ कि जस्तो लागिरहेको छ यतातिर बसन्तजीको पनि पढेँ रोमी अर्जितको पनि पढेँ सबैको नाम लिइसकेको रहेछु तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज जसले कमेन्ट गर्नुभयो एसएमएस गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ हाम्रो ज जसले एसएमएस गर्नुभयो यहाँलाई पनि धन्यवाद त्यसै गरी रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद तपाईँ मेरो भेट भोलि राति नौ पन्ध्र बजे कार्यक्रम अनुरागमा हुनेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री